कार्यक्रम नै संचालनमा आएको छ नेपाल सरकारको र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूको सहकारीमा भइरहेको तराई भूपरिधि कार्यक्रमले पनि प्राकृतिक स्रोत साधनको उपभोगबाट समुदायको जीवन स्तर उठाउनु पर्नेमा जोड़ दिएको छ यसै विषयमा एकैछिन कुराकानी गरौं तराई भूपरिधि कार्यक्रमको सहप्रबन्धक अब्दुल सहिम अन्सारीसँग अन्सारीजी यो तराई भूपरिधि कार्यक्रमले चाहिँ विशेष गरेर यो तराई क्षेत्रको वन तथा प्राकृतिक स्रोत साधनको संरक्षणमा के कस्तो कामहरू गरिरहेछ यसमा चाहिँ के छ भने तराई भूपरिधि कार्यक्रमले यो नेपालमा वन विभाग अन्तर्गतको एउटा तालको प्रोजेक्ट छ र राष्ट्रिय निकुञ्ज विभाग अन्तर्गत एउटा तालको प्रोजेक्ट छ दुइटैले चाहिँ यो निकुञ्ज आरक्ष र यसका मध्यवर्ती क्षेत्र र यसका बाहिरको एरियामा काम गर्छन् संरक्षण र जीविकोपार्जनका विषयहरूमा चाहिँ यसले चाहिँ काम गर्छ यसले चाहिँ जिल्ला वन कार्यालय र यो निकुञ्ज र आरक्ष कार्यालय र यसका मध्यवर्ती क्षेत्र र लोकल कम्युनिटिजसँग चाहिँ बटम अप प्लानिङको हिसाबले काम गर्छ फिल्डमा निड के छ त्यसको लागि रिसोर्स कसरी एलोकेट गर्ने फिल्डको निड बेस प्लानिङ गरेर हामीहरू संरक्षण र जीविकोपार्जन दुइटाले सँगै लगेर गर्छौँ हजुर यो निकुञ्ज र अनि का कार्यक्रमहरू यो दुइटालाई कसरी त्यो कार्यक्रमहरू अगाडि बढ्छन् भनौँ न संरक्षणको क्षेत्रमा निकुञ्जका कार्यक्रमहरू निकुञ्ज आरक्षण र मध्यवर्तीका कार्यक्रमहरूमा वनजन्तु संरक्षण फोकस जस्तो चितवनको कुरा गर्नुभयो भने बाघ गैंडा होइन जंगली हात्ती इत्यादिको कुरा सवाल छ भने जस्तै शुक्ला फाँटा कञ्चनपुरको कुरा गर्नुभयो भने बाह्रसिंहा कुरा छ जस्तै बर्दिया कुरा गर्नुभयो भने गैंडा बाघ होइन र कृष्णसार को सवालहरू छ होइन त हामीले वन्यजन्तु प्रजाति अनुसारको जस्तो भनौँ न अब चितवनमा हामी चाहिँ घाँसी मैदान व्यवस्थापन यो वाटर होलको व्यवस्थापनको कामहरू गर्छौँ कोर एरियातिर भने मध्यवर्तीतिर चाहिँ यो लोकल कम्युनिटिजको जीविकोपार्जनका साधन स्रोतमा कसरी के अरे वृद्धि गर्न सकिन्छ जस्तो भनौँ सहकारीको हिसाबले आयमूलक कार्यक्रमको हिसाबले हामी चाहिँ उहाँहरूसँग मिलेर सब प्रयासहरू सानो प्रयासहरू सुरु गरे जस्तो लाग्छ अब यो वनको संरक्षण वन्यजन्तुको संरक्षण र त्योभन्दा बाहिर बस्ने समुदायको जुन समृद्धि उहाँहरूको जीविकोपार्जनमा सहयोग गर्ने भन्ने कार्यक्रम अन्तर्गत जस्तै तपाईँहरूले सुरु गर्नुभएको यो बायोग्यास कार्यक्रम चाहिँ यो भनौँ न तराई भूपरिधि कार्यक्रम लागू भएको क्षेत्रमा कस्तो छ कति जति चाहिँ बायोग्यासको प्लान्टहरू तपाईँहरूले जडान गर्नु के छ एकदम राम्रो प्रश्न गर्नुभयो यो बायोग्यास एकदमै हामीलाई भनौँ न जनतालाई नभई नहुने र वनजङ्गलमा जङ्गलमा जाप न्यूनीकरण गर्ने एउटा साधनको रूपमा लिएका छौँ यसमा हामीले फेज वानमा सात हजार पाँच सय बायोग्यास तराई आर्क तराई परिधि स्तरमा नै जान गरेको अवस्था छ र यो फेज टूको कामहरू पनि अब सुरु हुन्छ होइन त्यो भएर चाहिँ बायोग्यास हाम्रो यो तालको लागि तराई भूप्रति कार्यक्रमको लागि एकदमै प्राथमिकता प्राप्त कार्यक्रम हो यो चाहिँ निरन्तर रहन्छ तर यो बायोग्यास चढान गरे पनि पुरै उनीहरू चाहिँ अब वन जङ्गल जान नपर्ने अवस्था जस्तै जाडोको समयमा चाहिँ फेरि दाउरा लिन जानुपर्ने अवस्था छ नि त्यसलाई चाहिँ अब कसरी घटाउन सकिन्छ अथवा भनौँ न बायोग्यासमै निर्भर बनाउनको लागि चाहिँ के गर्नुपर्छ अब पशुपालनलाई अलिक जोड दिने हो कि के हो एकदमै बायोग्यासलाई बायोग्याससँग यो इनर्जीको कुरा मात्रै छैन बायोग्यास भनेको एकदमै एउटा इन्टिग्रेटेड एकीकृत रूपमा बुझ्नु जरुरी छ बायोग्यासले एक त घरधुरीमा चाहिँ इनर्जी दियो त्यसले चाहिँ शक्ति दियो त्यसमा खाना पाक्छ अर्को चाहिँ के छ भने महिलाहरूको जुन स्वास्थ्य किनभने यो त रहित हुन्छ महिलाहरूको स्वास्थ्यमा पनि यसले सकारात्मक असर पार्ने भयो नम्बर दुई नम्बर तिन के छ भने हाम्रो यो चितवनतिर बर्दिया होइन जहाँ पनि यसो हेऱ्यो भने निकुञ्ज आरक्षको मधवती एरियामा पनि यो वन्यजन्तु र मानव बीचको द्वन्द्व पनि एउटा ठुलो समस्याको रूपमा एउटा चुनौतीको रूपमा चाहिँ आएको छ हामी बायोग्याससँग चाहिँ टोयलेट पनि अट्याच गर्ने प्रोग्रामसँगै लान्छौँ त्यही भएर चाहिँ त्यो टोयलेट पनि एट्याच हुन्छ बायोग्याससँग त्यो भएर चाहिँ अब गाउँलेहरू जङ्गलमा जानु परेन किनभने जङ्गलमा जाने खुला दिसा पिसाब गर्ने त्यसबाट चाहिँ कति घटनाहरू कति मान्छेहरूको ज्यान पनि गएको अवस्था छ होइन हिजो पनि यहाँले सुन्नुभयो कुमरोजमा चाहिँ होइन कतिजना चाहिँ वनयन्त्रबाट चाहिँ टोकाइबाट क्षति भएको छ त्यो भएर चाहिँ बायोग्यासले एकदमै जङ्गलमा प्रेसर कम गर्छ यसले अर्को चाहिँ के गर्छ भने गाईबस्तु पालन गर्ने एउटा आयमूलक कार्यक्रमको हिसाबले पनि घरधुरीमा यसले गाईबस्तु पाल्ने लाइफस्टक राख्नु गोबर त चाहियो त्यो हिसाबले पनि मान्छेहरू अब गाईबस्तुहरू राख्ने त्यसले त्यसबाट चाहिँ दुध पनि बिक्री गर्ने सहकारीमा आबद्ध हुने कुराहरू पनि सुरु गरेका छन् त्यही भएर बायोग्यास एकदमै नभई नहुने र यसलाई निरन्तर राख्नुपर्ने कार्यक्रम जस्तो देखिन्छ यो विशेष गरी राष्ट्रिय निकुञ्ज वरपरका जुन सामुदायिक वनहरू छन् होइन ती वनहरूको व्यवस्थापन त्यो समुदायको स्तर उठाउन चाहिँ के के कार्यक्रमहरू छ यसमा तालमा चाहिँ समुदायको जीविकोपार्जनको स्तर उठाउनको लागि हामीले के गर्छौँ भने हाम्रो सर्भिस डेलिभरी भनेको ताल पिएबिजी यो बफर जोन युज कमिटी मार्फत हुन्छ त्यो के छ भने त्यसमा चारवटा तह हुन्छ होइन एपेक्स बडीको हिसाबले चाहिँ बफर जोन म्यानेजमेन्ट काउन्सिल हुन्छ त्यसपछि बफर जोन युजर्स कमिटी हुन्छ त्यसपछि buffer zone buffer zone committee forest हुन्छ अनि सबभन्दा लोएस्ट टियरमा चाहिँ बफर जोन ग्रुप हुन्छ बफर जोन युजर ग्रुप हुन्छ होइन चारैवटा हुन्छ तर हाम्रो चाहिँ डेलिभरी चाहिँ बफर जोन युजर्स कमिटी मार्फत हुन्छ र त्यहाँ हाम्रो सपोर्ट जान्छ र त्यहाँ सपोर्ट चाहिँ कमिटी फरेस्ट हुँदाखेरि युजर ग्रुपसम्म चाहिँ जान्छ र त्यसमा चाहिँ खास गरिकन यो गरिबमुखी कार्यक्रमहरू जीविकोपार्जनमा सुधार आउने क्रियाकलापहरू हामी सुरु गरेका छौँ जस्तो आयमूलक कार्यक्रमहरू माछा पोखरीहरू होइन बनाएर समुदायले हामी हस्तान्तरण गरेका छौँ ताकि नदीमा आश्रित जनताहरूको जीविकोपार्जनमा सुधार होस् उहाँहरूको गाउँमै चाहिँ त्यो माछा पोखरीमा होइन के अरे माछाहरू राख्नुहुन्छ पाल्नुहुन्छ त्यसलाई चाहिँ हार्भेस्ट गर्नुहुन्छ त्यसबाट पनि आयमूलक आय आयस्ताहरू बढ्ने हो नम्बर एक नम्बर दुई चाहिँ के छ भने हामीले विभिन्न यो हैसियत बिग्रेको जग्गाहरूमा भेजिटेबल फार्मिङहरू होइन को पनि कार्यक्रमहरू सुरु गरेका छौँ त्यसपछि पश्चिमतिर बर्दिया र कञ्चनपुरतिर चाहिँ यो क्यामेमाइल मेन्थाको सगन्धित तेल उत्पादन गर्नेमा पनि अब सपोर्टहरू गइराखेको छ र अर्को चाहिँ के छ भने यो मानव र वनजन्तुको द्वन्द्व न्यूनीकरणमा पनि हामीले होइन प्रत्यक्ष र प्रत्यक्ष रूपमा चाहिँ समुदायलाई सहयोग गरेको अवस्था छ अन्तिममा यो चुरे चुरेलाई चाहिँ अब यो कार्यक्रमले कसरी हेरिरहेछ चुरेलाई यो कार्यक्रमलाई एकदमै टप प्रायोरिटीको रूपमा हेरेको छ खास गरिकन अब यो किनभने तराई भूपरिधि कार्यक्रम अन्तर्गत तराई आर्कमा चाहिँ जति पनि चुरिया यो संरक्षण क्षेत्रभित्र छन् नि निकुञ्ज आरक्षभित्र त्यो चाहिँ फुल्ली प्रोटेक्टेड छ र आउटसाइड अफ यो निकुञ्ज आरक्षको बाहिर हेर्नुभयो भने चुरियाहरू प्रोटेक्टेड छैन त्यो भएर चाहिँ चुरिया भनेको यो तल्लो भागको लागि एकदम लाइफ लाइन हो जति पनि तल्लो भागका होइन लाखौँ मानिसहरूको जुन पानी सिँचाइ चुरियाबाट वाटर रिचार्ज भएर हुन्छ त्यो भएर चुरिया भनेको हाम्रो तालको लागि मात्र होइन होइन नेपालकै लागि एउटा सरोकारको विषय भएको छ त्यसलाई जोगाउनु पर्छ होइन त्यसमा हामी एकदमै चुरियालाई जोगाएर जोगाएर जोगाउन सकिएन भने यसले त्यहीँ ठुलो डिजास्टर लाउँछ जस्तो मलाई लाग्छ धन्यवाद तराई भूपरिधि कार्यक्रमका सहप्रबन्धक अब्दुल सहिम अन्सारीलाई उहाँले भने जस्तै अहिले चितवन राष्ट्रिय निकुञ्जदेखि शुक्ला फाँटा आरक्षण केन्द्रसम्मका संरक्षण क्षेत्र वरपरका नागरिकहरूलाई बायोग्यास राख्न सहयोग गरेर दाउराको विकल्प दिने काम भइरहेको छ जसका कारण वनमा दाउरा लिन जानेको संख्या घट्न थालेको छ चितौन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गत बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भूषाल त आफ्नो क्षेत्रका प्राय सबै घरमा बायोग्यास जडान गरिसकेकाले गाउँलाई नै दाउरा मुक्त क्षेत्र घोषणा गर्न लागि बताउनुहुन्छ एकैछिन सुनौ उहाँलाई सामुदायिक वनसँग जोडिएको चाहिँ बस्ती लोटा लिएर बिहानै दिशा गर्न चाहिँ जङ्गल जाने अनि अनि फर्केर आयो फेरि तपाईँको दिउँसो दाउरा चोर्न त्यही जङ्गलमा जाने सबभन्दा बढी प्रेसर चाहिँ उहाँहरूको चाहिँ तपाईँको त्यसलाई जीवन झान्ने पेसाको रूपमा पनि दाउरा ल्याएर बेच्नु पर्ने अनि दाउरा चाहिँ घरयासी उहाँहरूको प्रयोजनको लागि पनि चाहिने भने त्यही पहिला चाहिँ जोड गर्नु पर्यो भनेर त्यहाँबाट सुरु गरियो र त्यो पैसाले सुरु गरियो र हामीले उहाँहरूले पाँच हजार रुपियाँ मात्रै पे गराएर अरू पैसा समितिले अनुदान दिएर चाहिँ सुरु गराइयो त्यो सक्सेस भयो कतिपय मान्छेहरूको घरधुरीमा गाई बस्तु नै थिएन त्यो रिक्स पनि लियौँ हामीले जसो गरेर गाई बस्तो छैन उसो गरेर हामीले गोर्खास प्लान बनायौँ हेर्नुहोस् अब दाताको चाहिँ अनुमति बगेर पनि बनायौँ र उहाँहरूलाई हामीले त्यो दाउरा चोर्नेबाट गाईबस्तु पाल्न चाहिँ सहकारीबाट ऋण उपलब्ध गराउन सहजीकरण गर्ने र वस्तु पाल्न लगाइसकेपछि अहिले उहाँहरू चाहिँ त्यो बिहान जङ्गल जाने क्रम पनि उहाँहरूको रोकियो र तपाईँको दाउरा चोर्न जाने क्रम पनि रोकियो दुध लिएर चाहिँ वस्तु पाल्न थालेपछि कतिपय घरहरूमा दुध उत्पादन हुन सुरु गर्यो दुध लिएर उहाँहरू डेरी जाने कमाईको स्रोत चाहिँ उहाँहरूको चेन्ज हुने लाग्यो अनि हामीलाई चाहिँ त्यो कामले चाहिँ हाम्रो आफ्नो दिमाग पनि हाम्रो हामी चाहिँ वन क्षेत्रमा काम गर्ने कतिपय मान्छेहरूको चाहिँ दिमाग चाहिँ यो चाहिँ जरुरी छ भन्ने कुरा हामीलाई यसलाई त्यतापट्टि डाइभर्ट गरिदियो अब यसलाई कुम्रोको सन्दर्भमा सत्तरी पर्सेन्ट भन्दा बढी मान्छेहरू चाहिँ आर्थिक रूपमा कमजोर भएका हुने खाने मान्छेहरूको संख्या अत्यन्त न्यून भएको एक डेढ बिघा जग्गा हुने मान्छेहरूको चाहिँ परिवारको संख्या एक डेढ सय परिवारभन्दा कम भएको अवस्थामा यो हामी कहाँ चाहिँ गाविसभरि नै भाइबल छ गाविसभरि नै बनाउन सकिन्छ भन्ने हामीले लाग्यो त्यो प्रयोग पछाडि र हामी त्यतापट्टि लाग्यौँ कति कति संख्यामा अहिले चाहिँ हामीले चाहिँ बाह्र सय घरधुरीमा चाहिँ कन्स्ट्रक्सन लगभग लगभग सकिसकेको अवस्था छ त्यस पछाडि अब त्यो यो घरमा बन्दाखेरि यो गत वर्ष बनायो हो यो घर लगायत यो टोलमा बनाउँदाखेरि उहाँहरूले सात हजार रुपियाँ पे गर्नुभएको छ बाँकी टोयलेटसम्मको सबै अनुदान चाहिँ अब समितिको तर्फबाट समितिले यो टोलमा अब हरिवन अर्को चाहिँ दाताहरूको चाहिँ हामीले साइनबोर्ड राख्दाखेरि सबै दाताहरूको चाहिँ सहयोगमा र बाँकी पैसा बुढी राप्तीको विभिन्न हिसाबले हुने आमदानी नेपाल सरकारबाट प्राप्त हुने चाहिँ राजस्वको अनुदानको पैसा पनि सबै पैसा हामीले एउटा मात्रै कार्यक्रम भएर सबै यसमा डाइभर्ट गर्यो राष्ट्रपति सूर्य संरक्षण कार्यक्रममा सरकारले बजेट छुट्याउन थाले पनि त्यसै क्षेत्रमा सबैभन्दा बढ़ी वन विनाश र ढुङ्गा गिटी निकासी बढ़ी भइरहेको छ तर चुरेकै राष्ट्रिय निकुञ्ज भित्र पर्ने क्षेत्रमा भने त्यस्तो समस्या छैन कतिपय ठाउँमा अहिले संरक्षित क्षेत्र र निकुञ्जहरूको संरक्षण भन्दा सामुदायिक वनको संरक्षण सफल भएको पनि बताइन्छ वनको संरक्षण र वन्यजन्तुको वासस्थान संरक्षणमा राष्ट्रिय निकुञ्जको जस्तै काम आफूहरूले पनि गरिरहेको भनाइ छ श्री सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक अधिकारीको वन्यजन्तु राष्ट्रिय निकुञ्जसँग जोडिएको भएर आवाज जावत गर्ने क्रममा गएको वर्ष दुई वर्ष अगाडि निकुञ्जले गर्दाखेरि यहाँ बाइसवटा वयस्क गैडा र चारवटा चाहिँ सानो गैडा गरेर तपाईँको चाहिँ अब छब्बिसवटा गैडा गरेको थियो अहिलेको अवस्थामा अहिले पछि संरक्षण हुँदै गर्ने क्रममा चाहिँ बाघले पनि बढेको छ हामीले यही क्षेत्रमा बाघले पनि मान्छे खायो विगत एक महिना अगाडि एउटा बाघले एकजना मान्छे खायो र गैँडाले पनि दुई चारजना मान्छे मारिरहेको अवस्था छ र हामीभन्दा नजिकैको सामुदायिक वन अर्को मजो सामुदायिक वनमा चाहिँ लगभग करिब तीन वर्षभित्र पन्ध्र सोह्रजना मान्छे बाघले बालको आक्रमणबाट मृत्यु भयो भयो त्यो अवस्था अहिले चाहिँ संरक्षण गर्दै जाँदाखेरि हरेक वन्यजन्तुहरूले बिस्तारै चाहिँ हेबिटेट बनाएको अवस्था छ कुनै एग्रिमेन्ट हुन्न कहिले वन्यजन्तु धेरै भेट्न सकिन्छ कहिले कम भेट्न सकिन्छ चरिचरणको लागि चाहिँ वासस्थानको खोजीमा हिँड्ने वन्यजन्तु भएको हुनाले हामीले निकुञ्जको तथ्याङ्कमा चाहिँ त्यो नै भेटेका थियौँ हजुर निकुञ्जभित्र त अब तस्करहरू गएर वन्यजन्तु मारिरहेको अवस्था छ यहाँ चाहिँ कसरी संरक्षण गर्नुहुन्छ तपाईँहरूले हाम्रो तस्करहरू पनि धेरै समातेर जिल्ला वन कार्यालय मार्फत के अरे चाहिँ हाम्रो प्रहरी कार्यालयमा पनि बुझाएको अवस्था हो हामी जस्तो अघि जाल खेलिरहनु भएको देख्नु भएको छ उहाँहरूलाई चाहिँ हामीले चाहिँ <laughs> के चाहिँ हामीले परीक्षण दिएर चाहिँ उहाँलाई चाहिँ त्यो सामुदायिक वनको त्यो क्षेत्रमा चाहिँ नयाँ किसिमका मान्छेहरू आउने डुङ्गामा जो नयाँ किसिमका मुभमेन्टहरू आउँछौँ हामी पटक पटक समातिरहेका छौँ अहिले यो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सुरक्षा गर्न देख्नुभएको आर्मीहरू पनि लगभग विगत दुई वर्षदेखि यो जब पानीको बर्सातको समय भएपछि भदौ लागेपछि पानी बढेपछि त्यो बेलामा उहाँहरू निक्लिनुहुन्छ अहिले उहाँहरू पनि आउनुभएको अवस्था छ र हामीले हरेक उपभोक्तालाई चाहिँ के परीक्षण दिएका छौँ भने नयाँ व्यक्ति जो झोला भिरेर आउँछ नयाँ किसिमको मान्छे आउने या मुभमेन्ट देखाउने त्यस्तो किसिमका व्यक्तिहरू आयो भने उहाँहरूको खोज तलासी गर्ने यो निशुल्क प्रशिक्षण प्रशिक्षणहरू चाहिँ सामुदायिक वनले उपलब्ध गराएको छ डब्लुडब्लुएफ राष्ट्रिय निकुञ्ज लगायत सम्पूर्णसँग सहकार्य गर्ने हाम्रो सहकारी साथीहरूसँग बसेर चाहिँ हामीले उपभोक्तालाई जनचेतनाका कार्यक्रमहरू चलाएको छौँ अनि वन जुन अहिले त्यहाँ वनमा हेर्ने वन हेरालोहरू चाहिँ हाम्रो सामुदायिक वनमा व्यवस्थित गरेको छ हामी वन हेरालुकै सहायकमा उसमा चाहिँ करिब डेढ वर्ष अगाडि चाहिँ हतियारधारीसहित गैँडा तस्करी गर्न आउने व्यक्तिलाई हामीले समातेको अवस्था छ संरक्षण क्षेत्रको वरपरका नागरिकलाई आमदानीको बाटो खोल्न पर्यटन क्षेत्रको रूपमा सामुदायिक वनलाई अघि बढ़ाउन श्री सेतीदेवी सामुदायिक वनले प्रयास गरे झैं नवलपरासीको कावासोतीमा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहले पनि पर्यटकलाई आकर्षित गर्ने काम र संरक्षणको काम सँगसँगै गरिरहेको छ प्रकृतिको कुचिकारको रूपमा रहेको लोपोन्मुख पंक्षी गिद्धलाई मरेका जनावरको मासु खुवाउन नमूना सामुदायिक वनभित्रै जटायु रेस्टुरेन्ट नै खोलेको बताउनुहुन्छ जटायु रेस्टुरेन्टका संयोजक डीबी चौधरी हामीले सुरु गर्दाखेरि त्यहाँ सत्रवटा गुण थियो टु थाउजन्ड फाइभमा त्यसपछि बजरको संख्या बहत्तरवटा थियो सात प्रजातिको गरेर हामीले सुरु गरेको पाँच वर्षपछि यहाँ बजरको संख्या दुई सय सत्रवटासम्म पुगेको थियो त्यस्तै गरी गुडको सङ्ख्या चाहिँ सडसठी सिक्सटी सेभेनबाट पुगेको थियो र हामीले चाहिँ सुरुमा चाहिँ यसलाई चाहिँ एउटा संरक्षणको लागि चाहिँ इस्टाब्लिस गऱ्यौँ तर पछि चाहिँ यो हाम्रो मिडिया मार्फत प्रचार प्रसार भइसकेपछि धेरै गेस्टहरू स्वदेशी विदेशी आउन थाले र अहिले चाहिँ यसलाई चाहिँ हामीले पर्यटकीय क्षेत्रको रूपमा चाहिँ विस्तार गर्नुपर्छ भन्ने सोचमा छौँ र त्यसको साथसाथै हामीले चाहिँ अहिले टुरिज्मलाई कसरी चाहिँ यो कार्यक्रमलाई सस्टेन गराउनलाई कसरी टुरिज्म प्रमोट गर्ने हजुर तपाईँहरूले यो रेस्टुरेन्ट खोलेर गिद्धलाई भनौँ न मासु खानिदिएपछि चाहिँ के हुन्छ के फाइदा हुन्छ दुई तिनवटा चाहिँ मुख्य फाइदाहरू छ एउटा चाहिँ वातावरणीय पोल्युसनबाट जोगिनु भयो किनभने एउटा जुन किसानहरूलाई चाहिँ गाईवस्तु व्यवस्थापन गर्न गाह्रो पनि हुन्थ्यो बुढा बुढा भइसकेपछि एउटा चाहिँ किसानहरूलाई फाइदा पनि भयो त्यसपछि उहाँहरूले चाहिँ केही रकम पनि पाउने भयो र जुन चाहिँ मरिसकेपछि अहिले चाहिँ फाल्ने ठाउँ पनि छैन पहिले चाहिँ कमल ल्यान्डहरू धेरै हुन्थ्यो अहिले खेतबारीमा फाल्दाखेरि गनाउने त्यसपछि अहिले चाहिँ गाड्ने प्रवृत्ति भयो र यो सञ्चालन गरिसकेपछि एउटा जुन गाडिन्थ्यो जुन गीत गीतहरूको लागि चाहिँ आहार कम्ती भयो हुँदै गइराखेको थियो त्यो चाहिँ हामीले यहाँ ल्याइसकेपछि गिद्धहरूले जुन गाडी नै गाईबस्तुहरू चाहिँ गिद्धहरूको आहारको रूपमा चाहिँ हामीले फिटिङ गरिराखेको छौँ एउटा चाहिँ एउटा चाहिँ संरक्षणको लागि पनि फाइदा भयो अब तपाईँहरूले यो गिद्ध रेस्टुरेन्ट सुरु गर्नु अगाडि सत्रवटा गुण गर्न अभियान थालेपछि चितवन राष्ट्रिय निकुञ्जमा गैडा र बाघको तस्करी बन्द भएको दावी गर्नुहुन्छ पटिहानी उपभोक्ता समितिका अध्यक्ष शङ्कर महतो हामीले अब गाउँ घरमा कस्ता खालका मान्छे आउँछन् के हो कसो आदि इत्यादि र सँगसँगै जङ्गलमा जाने मान्छेहरू पनि के भने प्राय गरेर मान्छेहरू हाम्रा मान्छे सँगसँगै न्युरो टिप्ने न्युले जाने अन्डाका मान्छे पनि होइन न्युरो टिप्ने जाने तपाईँको सबैको तपाईँको गतिविधिहरू बुझ्ने त्यस्तो भएपछि हामीले पनि के भने एउटा मेथड के अप्नायो भने युवाहरूलाई प्रचालन नगरिकन यसलाई चाहिँ हामीले रोक्न चाहिँ सकिँदैन त्यसो भएर आम रूपमा हामीले यो नौवटा एकाइमा बाँडिएको हुन्छ यो उपभोक्ता समितिलाई नौवटा एकाइहरूमा पाँच पाँच दसजनाको दरले पैँतालिसजनाको हामीले एउटा तपाईँको यो चोरी सिकार नियन्त्रण युवा जागरण अभियानको एउटा चाहिँ उपसमिति बनायो र परिचालन गऱ्यो पाँचवटा उपभोक्ता समिति बिचको तपाईँको अनि फेरि हामीले अर्को तपाईँको एउटा चाहिँ चोरी सिकारी नियन्त्रण युवा जागरण युवा जागरण अभियानको एउटा समिति पनि बनाएको छौँ अहिले हामीले त्यसपछि हामीले अब यो चोरी सिकारी नियन्त्रण जिरो जिरो पोचिङ इयर पनि त्यसपछि हामीले मनाउनु सफल भएको छौँ है साँच्चै भन्यो भने तपाईँ भित्र गइसकेपछि नयाँ नयाँ मान्छे भेट्नुभयो भने पनि खबर गर्नुहोला कहीँ अक्टोबर त्यस्तो किसिमको जनावरलाई पनि भेट्नु त्यो पनि खबर गर्नु होला होइन भने हामीले त्यहाँ प्रशिक्षित गरेर चाहिँ पठाउने गर्छौँ अहिले पनि हामी त्यो गर्छौँ एउटा दिउँसो मात्र कुरा होइन हामी राति पनि गस्ती गर्छौँ र हाम्रो क्षेत्रमा प्राय गरेर हामीले होटल र तपाईँको छेउछाउको बस्तीहरूमा अलिकति बढी निगरानी गर्छौँ त्यो किनभने तपाईँको या त होटलमा या त छेउछाउको जङ्गलमा छेउछाउको चाहिँ मान्छेहरू बस्छन् भन्ने किसिमको भएपछि या त त्यो वनको काठतिर बस्ने मान्छे क्या त हामी घर घर पनि कहिले काहीँ जान्छौँ के छ कसो छ होइन बुझ्ने कुरा मध्यवर्ती बाटोले पनि के छ समस्या आदि इत्यादि बुझ्ने हिसाबले पनि हामी कहिले काहीँ घर घरै पनि जान्छौँ त्यसो पनि बेलुकी हामी बस्ती पनि गर्छौँ चितवनको झैँ अन्य निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका उपभोक्ताहरूले तस्करबाट वन्यजन्तुलाई जोगाउन चोरी सिकारी नियन्त्रण अभियान सुरु गरिरहेका छन् मध्यवर्ती क्षेत्रका उपभोक्ताहरूले तस्करबाट वन्यजन्तुलाई जोगाउने मात्र होइन वन्यजन्तुको वासस्थानको संरक्षणमा पनि जोड दिएका छन् जिल्ला वन कार्यालय चितवनका प्रमुख डाक्टर इन्द्र प्रसाद सापकोटा भने मध्यवर्ती क्षेत्रका नागरिकलाई सामुदायिक वनमा जत्तिकै धेरै उदार भएर पुरै जिम्मा दिन नहुने केही निगरानी गर्नुपर्ने बताउनुहुन्छ सुनौ उहाँसँगको कुराकानी हाम्रो सामुदायिक वनका साथीहरूलाई चाहिँ अलिक बढी निगरानी गरेको हो कि भन्ने लागेको पनि हुन सक्छ तर स्वाभाविक प्रक्रिया हो हाम्रो पेट्रोलिङ पनि बढिरहेकै छ र त्यो सँगसँगै सामुदायिक वन पनि हामीले सोचे जस्तो अथवा सामुदायिक वन जे कामको लागि र जे उद्देश्य पुरा गर्नको निम्ति हामीले सामुदायिक मनलाई सम्मान गरेका थियौँ त्यो ढङ्गको यदा कदा कुनै कुनै सामुदायिक भनौँ सबै सामुदायिक भनौँ होइन यदा कदा त्यो ढङ्गले चलेको नपाइएको कारणले पनि हामीले त्यसको निगरानी बढाएको अवस्था पक्का हो अर्को कुरो के भने जिल्ला वन कार्यालयको जुरिस्ट्रिक्सनभित्र पर्ने सबै सामुदायिक वनहरू एउटा म्यानेजमेन्ट मोडल हो तर राष्ट्रिय वन चाहिँ राष्ट्रिय वनै हो राष्ट्रिय वनलाई समुदायमा हस्तान्तरण गरेपछि त्यसमा तस्करी बढ्ने गरेको छ अथवा काठहरू बढी काटिन थालेर तपाईँहरूले निगरानी हो कि अथवा त्यो एउटा मैले अघि भने स्वाभाविक रूपले हामीले गर्दै आएको काम गर्दै गरेको हो एउटा अर्को कुरो के नै मैले भने नि एक दुईवटा सामुदायिक वनहरूमा ती प्रवृत्तिहरू बढिसकेको अवस्था त होइन एकदम हामीहरू हाम्रो कन्ट्रोलभन्दा बाहिर गइसकेको अवस्था त होइन तर नहुनुपर्ने अवांछित क्रियाकलापहरू भएको पाइएको कारणले पनि हामीले निगरानी बढाएको चाहिँ हो यो अलिकति अब भनौँ न अब समुदायले अहिले अब गैँडाहरू अब तारबार लाएर आफ्नो सामुदायिक वनभित्र त्यसको चाहिँ वासस्थान बनाउनु भएको छ होइन अब यसलाई चाहिँ पछि यस्तो बढ्दै जाँदाखेरि यसलाई कसरी चाहिँ सम्बोधन गर्छ राज्यले होइन उहाँहरूको अधिकार क्षेत्र के हुन्छ संरक्षणमा अब एउटा कुरो के भने हामीले वन जङ्गलको संरक्षण गरिसके पछाडि वन्यजन्तुको पनि संरक्षण हुन्छ भन्ने स्वाभाविक मान्यता बुझ्नुपर्छ वन्यजन्तुको सङ्ख्या बढेपछि र हामीले पनि वनमा आक्रान्त वनमा अलिकति बढी इन्टरभेन्सन हामीले गरिसके पछाडि तिनीहरू खानाको बाहनामा बाहिर निक्लिन्छन् भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ भनाइ मतलब के भने कन्फ्लिक्ट हुन्छ जहाँ वाइल्ड लाइफ कन्जर्भेसनको पोलिसी हुन्छ जहाँ वाइल्ड लाइफ कन्जर्भेसनलाई हामीले प्राथमिकतामा राख्छौँ सो त प्राथमिकता राखेपछि त्यसको सङ्ख्या बढ्छ सङ्ख्या बढेपछि निश्चित रूपमा चाहिँ नि त्यसका वरिपरि बसेका बासिन्दाहरूको समस्या बन्छ वाइल्ड लाइफ तर त्यसलाई सम्बोधन कसरी गर्ने भन्ने विषय महत्त्वपूर्ण विषय हो त्यसको लागि हामीले नेपाल सरकारले हालसालै पनि डेढ लाख रुपियाँको क्षतिपूर्तिबाट मान्छेको ज्यान गएको खण्डमा जेल डेढ लाख रुपियाँबाट तिन लाख रुपियाँबाट आएको छ त्यस पछाडि क्रप रेडिङकै हकमा पनि हामीले पचास हजारसम्म कम्पनसेट गर्न सक्ने अवस्था अहिले सिर्जना भएको छ र त्यो सँगसँगै त्यहाँ भएका वरिपरि रहेका सामुदायिक वनहरूलाई पनि हामीले के भनेका छौँ हामीले के आग्रह गरेका छौँ भने तपाईँहरू र जनताको बिचको जुन वाइल्ड लाइफको कारणले सिर्जना गरेको जुन कन्फ्लिक्ट छ त्यो कन्फ्लिक्ट व्यवस्थापनमा तपाईँहरूले पैसा खर्च गर्नुपर्छ भन्ने मान्यता हामीले अगाडि सारेका छौँ र मलाई लाग्छ सबभन्दा पहिला त हामीले सकभर वाइल्ड लाइफ जङ्गलबाट बाहिर नजाओस् भन्ने सोचाइले र त्यही ढङ्गको हाम्रा कार्यक्रमहरू अगाडि बढेका छन् जस्तै फेन्सिङको कुराहरू भए जस्तै चाहिँ नि ट्रेन्सका कुराहरू भए त्यस कारणले हामीले ती कार्यक्रमहरू ल्याएकै छौँ सँगसँगै हामीले कम्पनसेसनका कुराहरू पनि ल्याएका छौँ यो अब अघि सुकुम्बासीको कुरा त यहाँले गर्नुभएको थियो सुकुम्बासीहरूले एकातिर वन क्षेत्रको अतिक्रमण गर्ने अर्कोतिर ठुला व्यापारीहरूले पनि त्यसलाई अतिक्रमित गर्दै जानेछ अर्को चाहिँ अब त्रिवेणी धाम जस्तो ठाउँमा ठुला ठुला भौतिक पूर्वाधार धार्मिक रूपमा बन्दैछन् होइन यी कुरालाई चाहिँ अब कसरी यो जिल्ला तहबाट तपाईँले के गर्दै दुर्भाग्यपूर्ण कुरा हो भन्छु म यो वास्तवमा दुर्भाग्यपूर्णै कुरा हो अहिले पनि म एउटा एरिया घुमेर आएँ त्यहाँ चाहिँ नै यो धार्मिक वन गुम्बाको हिसाब किताबले एउटा एउटा गुम्बा तर्खरमा रहेछन् मैले त्यहाँ रोकेर आएको छु अब त्यो स्थिति यस्तो छ हेर्नुहोस् इन्फ्रास्ट्रक्चर बनाउने जङ्गल क्षेत्रलाई प्रयोग गर्ने धर्मको नाममा सामाजिक संस्थाहरूको नाममा विकासको नाममा यो नहुनुपर्ने कुराहरू भइरहेको छ त्यसको निम्ति अब आवाजहरू नउठेको होइन हाम्रो तर्फबाट हामीले कारवाही पनि नगरेको होइन हामीले लेखेको पठाएको छलफलमा बोलाएको अवस्था पनि नभएको होइन तर यी विषयहरू त्यति सुनवाईमा आएको छैन कहिलेकाहीँ कस्तो संवेदनशील कुराहरू आइदिन्छ भने अब त्यो धर्मको कुराहरू आइदिन्छ त्यसमा रोकिदियो भने एउटा सम्प्रदायको विषय बन् बनिदिन्छ त्यहाँ फेरि अनि हामीले यहाँ भर्खरै पनि छ महिना अगाडि एउटा त्यस्तै विषयवस्तुमा हामीले हात हाल्यौँ त्यसमा चाहिँ प्रत्यक्ष रूपमा धर्मको विषय निक्ल्यो वन मन्त्रालयले पनि समृद्धिका लागि वन भनेर गरेको परिकल्पनालाई पूरा गर्न पनि समुदायलाई संरक्षणमा लगाउने र संरक्षणबाट उनीहरूको आमदानी बढाउने काम गर्न सक्नुपर्दछ संरक्षित क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार हुँदै जाँदा उनीहरूको वनप्रतिको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 हुनेछौ त्यतिन्जेलसम्मका लागि सोहम सुवेदी र प्राविधिक साथी एकराज भण्डारी सहित दीपक आचार्य र म सविता विश्वकर्मा पनि तपाईँसँग विदा हुन्छौ आउँदो साताको साझा नेपालमा फेरि भेटौँला धन्यवाद रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट